नमस्ते साथी कार्यक्रम साथीसँग मनका कुराको यो चार सय तिरानब्बे भागमा तपाईँलाई धेरै धेरै धेरै हार्दिक स्वागत गर्न चाहन्छु म तपाईँकै प्यारी प्यारी साथी कला र तपाईँलाई धेरै धेरै धेरै अथाह माया पनि छ है साथी हो साथी र म तपाईँ साथीलाई र यिनी कलालाई पनि धेरै धेरै हृदयदेखि भित्रदेखि मुटुको खुनादेखि धेरै धेरै माया गर्ने साथी सुयोग पनि छु है ट्याक्क लाग्यो फेरि सुरु भइहाल्यो यो सुयोगको चाहिँदैन मलाई तिम्रो त्यो हृदयदेखिको माया स्वागत केही पनि चाहिँदैन जसलाई जहाँ देख्यो त्यसलाई नै कुदृष्टि राखिहाल्नु पर्ने भने मायामा परिहाल्ने कस्तो अचम्म धरो धर्म हो कला माया त तिमीसँगै गरेको हो के आज झन् तिमीले कपालमा यो फुल गाँसेर आउँदा कति झलमल्ल राम्रो देखे कि साथी मेरो मन त यही कपालको फुलमा अल्झियो कलालाई देखेर मेरो मायाको घाउ फेरि बल्झियो लौ न साथी भगवान सुयोग तिम्रो समस्या के हो भने त मलाई घरि घरि दिक्क नपार न तिमी दिक्क भयो रे दिक्क नहो न कला ल साथी बरु म कलाको लागि भनेर यो मिठो गीत गाउँछु नसकिने भयो यो कान कान के गरौँ आज यो कलाको शिरको फुला जुठो छ कि चोखो छ त्यो फुल लाउने मेरो के मतलब भने दिक्क लाग्ने के जतिखेर पनि जिस्काउन मात्र जानेको छ यो सुयोगले त <laughs> अनि के त हो राम्री मान्छे देखेपछि भेटेपछि अब राम्री मान्छेलाई नजिस्काउनु त्यही त राम्री लाग्यो भन्नेमा जसलाई पनि जिस्काउँदै हिँड्नुपर्छ यस्ता केटाहरूको बुद्धि कहिले फिर्ने होला भन्ने <laughs> रिसाएको जस्तो गएर कि हेर्न साथी कलाले मनमा नै सुयोगले जिस्काएर लड्डु काहीँ नपाएर यहाँ लड्डु नै फुटिरह होला नि मेरो मनमा लौ साथी मलाई सहयोग गर्नु पर्यो भने तपाईँले यो सुयोग जस्ता केटी जिस्काउने र हैरान पार्ने मान्छेलाई तपाईँ चाहिँ के भन्नुहुन्छ <laughs> ल तिमीहरू केटीहरू पनि अब जिस्काउने कुरामा कम छौ र भने अब म जस्तो राम्रो केटा भेटेपछि कम जिस्काउँछ र तिमीहरू त्यस्तो चाहिँ कहिले गर्दैन छोडा छोडा हेर्नु है साथी आफू त हाँस्नु पर्ने हँसाउनु पर्ने हाँसठट्टा गर्नुपर्ने मान्छे होइन मलाई त झिस्किन र झिस्क्याउन पाए राम्रै लाग्छ बरु साथी तपाईँ नै भन्नु न तपाईँलाई कसैले झिस्क्याउँदा कस्तो लाग्छ अप्सन ए रिसाएर झगडा गर्न मन लाग्छ <laughs> अप्सन बी मन मनै खुसी लाग्छ कलालाई लागे जस्तै र अप्सन सी यस्ता बुद्धि नभएका केटाहरूलाई के भन्नु भनेर बाले लाग्दैन र साथी आफ्नो मत हामीलाई पठाउन चाहनुहुन्छ भने मोबाइलको मेसेज बक्समा गएर एसके टाइप गरेर एउटा खाली ठाउँ छोडेर आफूलाई लागेको अप्सन ए बी वा सी लेखेर सत्तरी सत्तरी यानि कि सात शून्य सात शून्यमा पठाउनु होला भन्दै यो सुयोगको अरू बगबग सुन्नु अगाडि नै लागौँ है साथी आजको कथातर्फ ल ल साथी छिटो छिटो के हो प्रदीप तिम्रो चालामाला जहिले जहिले पर्खाउँछ मलाई कति बेर भयो थाहा छ म यहाँ आइपुगेको जाऊ म त बोल्दिनँ तिमीसँग नरिसाउन आस्था हेर न आउँदा आउँदै ढिलो भयो के निस्किन लागेको बेलामा फेरि आमाले के काम लगाउनु भयो भने फेरि यो ठाउँ आइपुग्न पनि कति बेर लाग्छ थाहा छ नि तिमीलाई त्यही त तिमीलाई कुद्दै आउँदा चाहिँ कति बेर लाग्छ मलाई चाहिँ यो बैशाखी टेकेर आउँदा बेरै लाग्दैन होला नि झन् यहाँ आउने बाटो पनि कति अप्ठ्यारो छ सरी बाबा सरी मलाई थाहा छ नि आस्था तिमीलाई झन् कति गाह्रो हुन्छ भनेर अब तिमी खै के गरेर सबै काम टाकटुक मिलाएर जहाँ पनि टाइम आइपुग्छौ तिम्रो तिम्रो यस्तै बानीहरू त मलाई झन् मनपर्छ नि अनि फेरि रिसाउँदा त झन् तिमीलाई यस्तो राम्रो देखिन्छ कि के भन्नु मैले नगर है तिमी बिहान बिहानदेखि मलाई बोलाएर मलाई पर्खाएर राख्दो रहेछ सरी के मेरी आस्था त्यसै त यसरी एकान्तमा भेट्न कति गाह्रो छ हामीलाई फेरि आजकल जतिखेर पनि तिमी मसँग रिसाएर मात्र बस्छौ तर आज त तिमीलाई मैले जसरी नै खुसी बनाइहाल्छु नि मसँग आज तिमीलाई खुसी बनाउन यस्तो खबर छ कि सुन्यौ भने तिमी दङ्ग पर्छौ खुसीको खबर रे के हो भन न त के होला यसो गेस गर त ल खोइ के भन न के थाहा मलाई मेरी प्यारी आस्था अब हामी यसरी लुकी लुकी भेट्नु पनि पर्दैन यसरी छुट्टिएर बस्न पनि पर्दैन अन्त हामी सधैँ सँगै हुन्छौँ होइन के भन्न खोजेको तिमीले त्यस्तो कसरी हुन सक्छ र तिम्रो र मेरो बिहे गर्नको लागि मेरो आमा बुवा मान्नुभयो आस्था साँच्ची मान्नुभयो बिहे रे यति चाँडै तर अब अब तर सर केही होइन आस्था मैले बुझिसकेँ सायद हामी यसरी राम्ररी भेट्न कुरा गर्न नपाएकोले नै होला तिमी मसँग रिसाएर बस्नु फेरि हुन पनि त मैले तिमीलाई त्यति टाइम पनि दिन भ्याइसकेको छैन त्यसैले आस्था बिहे नै गरौँ हामी बरु त्यसपछि सबै ठिक हुन्छ तर तर प्रदीप बिहे ल ल कस्तो लजाए कि नि मेरी आस्था बल्ल बल्ल सबै कुरा मिल्दैछ अब तिम्रो घरमा मेरो बारेमा थाहा नै छ क्यारे तर पनि आज गएर घरमा राम्ररी कुरा गर अनि म मेरो बुवाहरूलाई पठाइदिइहाल्छु तिम्रो घरमा कुरा पक्का गर्न तर प्रदीप मलाई तिमीसँग बिहे गर्नु छैन होइन यो यो के भनेको तिमीले किन यस्तो कुरा गरेको आस्था हेर यसो सँगै घुमफिर गर्नु छुट्टै कुरा हो तर बिहे नै गर्न त म तयार छैन होइन आज एक्कासी तिमी किन यस्तो कुरा गर्दैछौ मसँग हेर हाम्रो सम्बन्ध सुरु भएको पनि यति भइसक्यो अहिले आएर तिमी मसँग यस्तो कुरा नगर न प्लिज तिमी पनि त मलाई यति धेरै माया गर्छौ त अनि अनि किन यस्तो कुरा गरेको भने नि मैले मलाई तिमीसँग बिहे गर्नु मन नै छैन कस्तो कुरा नबुझेको अबदेखि म तिमीलाई भेट्दा पनि भेट्दिनँ अनि तिमी पनि मलाई बिर्सिदेऊ खोइ गएँ म प्लिज आस्था यसरी नजाउ न बरु बरु राम्ररी बसेर कुरा गरौँ न हामी हामी राम्ररी बसेर कुरा गरेर के हुन्छ हेरौँला नि प्लिज यसरी नजाऊ आस्था मेरो पछि पछि नआऊ हेर है तिमी नआऊ भनेको तिमी मेरो पछि पछि नआऊ भनेको ल तिमी त्यसो भन्छौ भने ठिकै छ ठिकै छ आस्था आउँदिन म तिम्रो पछाडि होइन आज एक्कासी के भयो तिमीलाई आस्था हुन त हुन त आजकल अलिक कस्तो कस्तो मसँग रिसाएको जस्तो लागिरहेको छौ तिमी तर अझ आज आज बिहेको कुरा सुनेर त खुसी हुन्छ होला कि भनेको त अरे के गर्ने होला अब म कसरी फकाउने होला अब उसलाई फेरि के कुराले उसलाई चित्त नबुझेको त्यो पनि थाहा भएन खोइ मैले त उसको चित्त दुखाउनु त्यस्तो केही गरेँ जस्तो पनि लाग्दैन अरे के गर्ने होला अब म त बस्न सक्दिनँ आस्था बिना फेरि ऊ पनि त ऊ पनि त म बिना बस्न सक्दैन त्यो पनि मलाई थाहा छ तर आज आज किन उसले यस्तो कुरा गरेको होला अरे के गर्ने होला अब मैले के गर्ने होला अब मैले ओहो छोरी कस्तो खबर सुनाएको कि तैँले यति खुसीको दिन आउला भनेर मैले त सोचेको पनि थिइनँ अब अब मेरो छोरीको पनि बिहे हुने भयो तर साँच्चै छोरी अब भने मेरो मन पनि ढुक्क भयो के के साँच्चै हो नि है आस्था प्रदीपको परिवारले मानेको अँ प्रदीपले त्यस्तै भन्थ्यो क्यारे जे होस् मेरी छोरीको बिहे भएको पनि देख्न पाइने भयो यस्तै बैशाखी टेकेर हिँड्नुपर्ने छोरीको पनि के बिहे होला भनेको त धन्न भगवान् यी गाउँघरका मान्छेले खुब भन्थे नि हामीलाई तेरो छोरीको खुट्टा त यस्तो छ कसले बिहे गर्छ र त्यससँग भनेर अब यति धुमधामले बिहे गरेर देखाइदिन्छु नि सबैलाई <laughs> तेरो बुवा आउने बित्तिकै यो कुरा सुनाउनुपर्छ कति खुसी हुनुहुन्छ होला होइन त छोरी <laughs> खुट्टा जस्तै भए पनि हाम्रो छोरी कति गुणवान छ भनेर बुझेछन् के प्रतिबाबुले ल अब ढिला गर्नु हुँदैन छिटो छिटो कुरा मिलाएर टाकटुक बिहे गरिदिइहाल्नुपर्छ होइन म यति खुसी भएर कुरा गर्दैछु त किन अघिदेखि चुप लागेर बसेकी आज त ल हेर अनुहार पनि मलिन पो देख्छु के भयो अनि के गर्नु त तपाईँहरूको लागि त म बोझ नै हो नि एकजनाले आएर त्यो बोझ उठाइदिन्छु भन्ने बित्तिकै कति खुसी हुनुभएको अरे होइन कस्तो कुरा गरेकी छोरी तैँले झन् तेरो बिहे हुने भयो त सुखी हुने भइस् भनेर दङ्ग परेको त त यस्तो कुरा गर्छेस् मैले त प्रदीपले बिहेको कुरा गरियो पो भनेको त मलाई बिहे गर्नु छ भनेर त भनेको छैन नि मेरो चाहिँ के इच्छा छ भनेर सोध्नु पनि छैन अघि खालि मलाई जसरी भए पनि बिहे गरेर दिएर पठाउन पाए पुग्यो है तपाईँलाई त्यस्तो होइन के छोरी त्यस्तो होइन अब प्रदीप तैँले नै मन पराएको केटा हो क्या क्यारे अहिले आएर किन त्यस्तो कुरा गरे कि अब के गर्नु त मैले मात्र रहर गरेर नहुने रहेछ बिचरा प्रदीपले मसँग बिहे गर्यो भने दुःख मात्र पाउँछ उसलाई सधैँ लाज मात्र हुन्छ तपाईँहरूलाई त छोरीको खुट्टा यस्तो छ भन्न कति लाज हुन्थ्यो अनि उसलाई हुँदैन होला त उसले त जस्तो भन्यो त्यस्तै केटी पाइहाल्छ नि बेकारमा म किन उसको जिन्दगी बिगारौँ हेर हस्ता हेर यस्तो कुरा सोचेर नबस के छोरी नसोचेर के गर्नु त आमा तपाईँहरूलाई थाहा छैन मान्छेहरूले कस्तो कुरा गर्छन् भनेर अस्ति मात्र म प्रदीपलाई नै भेट्न भनेर बाटोमा हिँड्दै थिएँ पर चौतारीमा त्यो रमेश दाई अनि उसको साथीहरूले कुरा गरेको सुनेको थिए उनीहरूले होइन त्यसको जिन्दगी त बर्बादै हुने भयो नि त्यस्तो खुट्टा भाकेटीसँग माया गरेर फेरि अचम्मै लाग्दछ भने त्यही त सँगै हिँडेको देख्दा पनि अचम्मै लाग्थ्यो कि मलाई त हिँड्दा पनि कस्तो नसुहाउने छोडी के अब के गरोस् त गर्न पनि केटालाई मायाजालमा चुल्नुमा फसाइहाली अब नगर्नु पनि के गरोस् त अब त्यही त भने अब त्यस्तैसँग पनि के माया लाग्नु सकिन्छ होला कि त्यो प्रदीपले पनि रडिज गर्यो दया लगाएर अब त्यो प्रदीप त राम्रै थियो नि त जस्तो भने त्यस्तै केटी पाउन सकिहाल्थ्यो नि त त्यही त त्यो बैशाखी टेकेर हिँड्नेलाई पनि कसले मन पराउँछ र मलाई त लाग्छ त्यही केटीले फसाकियो प्रदीपलाई के टुना मुना त पक्कै गरेछ कि त्यसले त्यहाँ आइरहेको छ त्यो ठ्याक्कै त्यहाँ आइपुग्यो यस्तै यस्तै कुराहरू त कति सुन्नुपर्छ कति आमा फेरि हुन पनि त उनीहरूले भनेको कुरा पनि बेठी कहाँ हो र यस्तै एक पाइला पनि राम्ररी हिँड्न नसक्ने मैले के बेकारमा बिहे गर्ने घरजम बसाउने सपना के देख्नु प्रदीपलाई पनि बेकारमा नै माया गर्न पुगेछु त्यो पनि मेरो बुद्धि नपुगेर नै हो आस्था आस्था नरो नबा अब भन्ने मान्छेहरूले त जे पनि भन्छन् नि मान्छेहरूको कुरा सुनेर किन यसरी चित्त दुखाउँछेस् होइन आमा कम्मी मान्छेहरूमा होइन ममा नै छ मैले आफ्नो स्वार्थको लागि प्रदीपको जीवन किन बिगार्नु मलाई आफैलाई त एक एक पाइलामा यो बैशाखीको सहारा चाहिन्छ अरू कसैलाई के साथ दिन सक्छु होला त मैले तैँले किन यस्तो चाहिने नचाहिने कुरा सोचेकी छोरी किन सोच्नु परिहाल्यो नि तामा भन्नुहोस् न तपाईँ नै मेरो एउटा खुट्टा सधैँ भएको भए म पनि अरू जस्तै सबै कुरामा राम्रो भएको भए तपाईँ मेरो बिहे बैशाखी टेक्ने केटासँग गरिदिनुहुन्थ्यो त भन्नुहोस् त त्यो त त्यो तपाईँले पनि गरिदिनुहुन्न थियो के आमा अनि यो सबै कुरा थाहा हुँदा हुँदै आफू प्रदीपको लागि लायक नै छैन भनेर जानी जानी म कसरी उसँग बिहे गर्छु भनौ तपाईँ नै भन्नुहोस् न आमा हेर छोरी म प्रदीपसँग बिहे गर्न सक्दिनँ अबदेखि मसँग यसको बारेमा कुरै नगर्नु तपाईँ गए म भित्र आस्था ए आस्था छोरी उठ न बा हेर त झलमल्ल घाम लागिसक्यो हिजो पनि रातभरि रोएरै बस्यो हिजो दिउँसोदेखि केही पनि खाएको पनि छैन यसरी हुन्छ त बा उठ त उठ हेर बाहिर को आएको छ बाहिर को आएको छ अरे को आयो फेरि यति बिहानै को हुनु नि प्रदीप बाबु आएका छन् प्रदीप रे अँ त हातमुख धोएर आइज म चिया लगेर दिँदै गर्छु ल ल प्रदीप बाबु ए चिया लिनुहोस् त हुन्छ आमा अनि अनि आस्था आउँदैछ खोइ के भएको हो त्यसलाई राति पनि रोएरै बसे ऊ आइहाले नि हेर्नुहोस् त आँखा पनि आस्था उठ्यौ प्रदीप तिमी यति बिहान किन नि ल तिमीहरू गफ गर्दै गर म भित्र यसो भान्सातिर लाग्छु आस्थाको बुवाको पनि उठ्ने बेला भयो हेर प्रदीप मैले तिमीलाई हिजो नै भनेको थिएँ अब मसँग नभेट भनेर हेर आस्था म तिमीसँग अब छुटिएर बस्नै सक्दिनँ हामी सँगै भएको पनि कति समय भइसक्यो तिमी अहिले यसरी छुट्टिने कुरा नगर न तिमी कुरा बुझ न प्रदीप मसँग बिहे भयो भने बेकारमा तिम्रो जीवन नै बिग्रिन्छ बरु मसँग छुट्टियौ भने तिमी खुसी हुन्छौ होला होइन तिमीले कस्तो कुरा गरेको यो तिमीसँग बिहे गरे भने कसरी मेरो जीवन बर्बाद हुन्छ मैले मन पराएको मैले माया गर्ने मान्छे नै तिमी नै हो म खुसी हुन सक्ने भनेको नै तिमीसँग नै हो अहिले पो बल्ल मैले कुरा बुझेँ तिमीलाई मसँग बिहे गर्न मन नभएर वा म मन नपरेर तिमीले छुट्टिने कुरा गरेको नै होइन रहेछौ ए मलाई हेर हेर मेरो यो खुट्टालाई हेर ए मेरो यो बैशाखीलाई हेर म आफू त यो बैशाखी बिना एक कदम पनि हिँड्न सक्दिनँ तिमीलाई जिन्दगीभर कसरी साथ दिन सक्छु होला भन त तिमी नै आस्था तिमीले यस्तो कुरा गर्छौ भनेर त मैले सोचेको पनि थिइनँ हेर मलाई बुझ्ने मलाई यति धेरै माया गर्ने तिमी जस्तो अरू को हुनसक्छ भन त मान्छेहरूको कुरा सुनेको छौ तिमीले सबैलाई यस्तै लाग्छ कि मैले तिम्रो जिन्दगी बिगार्दैछु हेर मलाई अरूले के भन्छन् त्यो कुरासँग केही मतलब छैन मलाई माया गर्ने फेरि तिमीले हो नि अरू मान्छेले होइन नि हेर तिमी भएनौ भने म कुनै हालतमा पनि खुसी हुन सक्दिनँ यदि तिमी मसँग बिहे गर्दिन भन्छौ भने म अरू कोहीसँग पनि गर्दिनँ प्लिज प्रदीप मलाई तिमीसँग केही कुरा गर्नु नै छैन तिमी अहिले जाऊ यहाँबाट ल ल जान्छु म तर पहिला तिमी मलाई भन त तिमीले के मेरो अनुहार मात्र हेरेर मलाई मन पराएको हो भन त ह्या प्रदीप भन न होइन तिमी के तिमीले मेरो हात मात्र हेरेर मेरो आँखा मात्र हेरेर वा वा मेरो खुट्टा मात्र हेरेर मलाई मन पराएको होइन तिमीलाई पनि त थाहा छ नि तिम्रो सबै कुरा मनपर्छ मलाई तिम्रो बानी बेहोरा तिमीले सबैजनासँग गर्ने व्यवहार सबै कुरा मनपर्छ तर तिमी सबै कुरा थाहा पाएर पनि आज मलाई यो कुरा सोध्छौ अनि मैले पनि त तिम्रो खुट्टा वा कुनै अङ्ग वा शारीरिक बनोट हेरेर तिमीलाई माया गरेको त होइन नि मलाई बुझ्ने मसँग सबै कुरा मिल्ने तिमी नै त हौ नि तिमीले किन यसरी आफूलाई कम ठानेको भन त हेर प्रदीप मेरो कुरा बुझ तिमीले म भन्दा धेरै राम्रो केटी पाउन सक्छौ तिमी तिमी मेरो बारेमा नसोच बुझे बुझे मैले तिम्रो कुरा राम्ररी बुझे तिमीलाई लाग्छ कि म यति नराम्रो मान्छे हो म खालि राम्रै केटीसँग मात्र खुसी हुन्छु मान्छेको शारीरिक बनोट राम्रो छ भने मात्र खुसी हुन्छु म नभए त मेरो जिन्दगी नै बिग्रिने रे त्यस्तो मान्छे सोच्छौ त्यस्तो मान्छे सोच्छौ त्यसो भयो तिमीले मलाई तिमीले भन्न खोजेको त त्यही त हो नि होइन हेर प्रदीप मैले त्यस्तो भन्न खोजेको होइन अनि के त सोच न यदि तिम्रो नभएर मेरो खुट्टा त्यस्तो भएको भए के तिमीले मलाई छोड्थ्यौ होला त भन त भन न अनि म चाहिँ कसरी तिमीलाई छाडौँ त मलाई थाहा छ तिमीले पनि मेरो साथ दिन्थ्यौ तिमी पनि त म बिना खुसी हुन सक्दैन थियौ नि हेर यसरी छुट्यौँ भने हामी दुवैजना दुखी हुने मात्र हो हामीले सँगै मिलेर कति सपना देखेका छौँ साँच्ची आस्था म त तिमी बाहेक अरू कसैको बारेमा सोच्न पनि सक्दिनँ बरु म बरु म जिन्दगीभर एक्लै बस्छु साँच्ची अब मैले यति सम्झाउँदा पनि तिमी तिमी तिमी मेरो कुरा नै बुझ्दैनौ भने तिमीसँग जबरजस्ती पनि त गर्न सक्दिनँ तिमीले जाऊ भन्छौ भने म जान्छु अनि अनि पछि फेरि तिमीलाई दुःख दिन पनि आउँदिन ल ल म जान्छु त्यसो भए गएँ म प्रदीप प्रदीप न मलाई छोडेर नजाऊ न प्रदीप ल किन रोयो कि तिमी तिमी आऊ मात्र भन न म त तिमीले बोलाउने बित्तिकै आइहाल्छु नि साँच्ची तिमीले मलाई छोडेर गयो भने त म कति एक्लै हुन्छु म त बाँच्न पनि सक्दिनँ होला अनि अघिसम्म मलाई जाऊ कि जाऊ किन भनेको त त्यस्तो मान्छेले त्यो त मान्छेहरूको के के कुरा सुने मैले अनि फेरि साँच्ची तिम्रो जीवन त बिगार्न लागेको होइन जस्तो लाग्यो मलाई अनि तर तर तिमी साँच्ची नै मलाई छाडेर जान लाग्दा त मैले मेरो मन नै थाम्न सकिनँ मलाई यति धेरै माया गर्ने मान्छेले मसँग छुट्टिन्छु भन्छ कति न हेर किन त्यसरी अरूको कुरा सुनेको भन त उनीहरूले त तिमीलाई देखेका मात्र छन् मैले तिमीलाई चिनेको छु तिमी कति राम्रो छौ मेरो लागि तिमी नै सही मान्छे हो भनेर मलाई मात्र थाहा छ नि उनीहरूलाई थाहा छ र खोइ हेर न आजकल मेरो मनमा के के कुरा आइरहेको थियो म जस्तीले पनि के बिहेको सपना देख्नु होला मान्छेहरूले पनि के भन्छन् होला फेरि तिमीलाई पनि कतै मसँग हुँदा लाज पो हुने हो कि तेरि आस्था तिमीले तिमीले यस्तो कुरा गर्न सोच भन त अब के अपाङ्गता भयो भन्नेमा राम्रो जीवन बिताउनै नपाउने अरूले जस्तो सपना देख्नै नपाउने घरजम बसाउनै नहुने हो त त्यस्तो पनि कुरा गर्ने हो र हो है हुन त तिमीले भनेको कुरा पनि हो मैले नै बेकारमा के के सोच्न पुगेछु बेकारमा अरूको कुरा सुनेर तिम्रो पनि चित्त दुखाए मलाई माफ गर है प्रदीप हेर माफ त गर्छु तर तर तर के प्रदीप तर मसँग बिहे गर्न मान्यो भने मात्र अब हामीले झन् बिहे गरेर अरू अपाङ्गता भएको साथीको लागि पनि उदाहरण बनेर देखाउनु पर्छ बुझ्यौ अनि फेरि पछि पनि यस्तै कुरा गर्न चाहिँ पाइन नि बुझेको हो कि होइन अनि तिमी पनि अघि जस्तो मलाई छाडेर त जाँदैनौ नि रुन्चे त्यो त अघि पनि म कहाँ जान लागेको हो र त्यो त तिमीले रोकिहाल्छौ भनेर पो गएको जस्तो गरेको त <laughs> हेर क्या बाटो कि यो प्रदीप त अनि के त मायालुलाई फकाउन यसो आइडिया लगाउनु परेन त <laughs> <laughs> होइन आजभोलि त यो माया प्रेम सम्बन्ध या भनौँ कसैलाई मन पराउनु भनेको त हामी युवाहरूमा सामान्य नै भइसक्यो नि तर आजको कथामा आस्थाले आफूमा अपाङ्गता भएकै कारणले आफू माया प्रेममा पर्न या कसैलाई माया गर्न नै हिचकिचाएको देखेर त लास्टै नै झुर्लाएकै कला मलाई त त्यही त फेरि हेर न त्यही एउटै कारणले आफूले आफूलाई कमजोर ठानेको देखेर मलाई पनि कस्तो खल्लो लाग्यो नि त्यही त फेरि यो माया प्रेमको कुरामा मात्र नभई अरू थुप्रै कुराहरूमा पनि आफूमा अपाङ्गता भएकै कारणले आफूलाई अरूभन्दा कमजोर र नसक्ने त ठान्न भएन नि बरु त्योभन्दा पनि हरेक कुराका लागि हामी आफ्नो ठाउँबाट सक्षम छौँ हामी सबैको आफ्नो खुबी छ भनेर सोच्नुपर्छ होला नि हो नि अब हाम्रो आस्थालाई नै हेर्नु न साथी आफूमा अपाङ्गता भएकै कारणले आफू प्रदीपको लागि सक्षम र योग्य छैन भन्ने ठानेर बेकारमा कति धेरै टेन्सन लिएर बसिरहेकी के त्यही त नि अझ आफूले नै आफूलाई कमजोर छु भन्ने ठानेमा त यसको फाइदा त अरूले उठाउने रहेछ नि होइन त साथी फेरि आजकै कथामा है मलाई त गाउँका मान्छेले आस्थाको बारेमा नाना थरी कुरा गरेको देखेर त रिसै उठेर आयो अझ त्यसमाथि त आफूमा अपाङ्गता भएकै कारणले अरूले आफ्नो बारेमा केही भने भन्दैमा आफूले आफ्नो आत्मविश्वासमै कमी ल्यायो भने त त्यसले हानि पुग्ने पनि त आफूलाई नै हो साथी एकचोटि समालोचनात्मक रूपमा सोच्नुहोस् त हो नि हामी सबैजना आफ्नो क्षेत्रबाट आफ्नो ठाउँबाट सक्षम छौँ नि हामी सबैको आफ्नै आफ्नै खुबी हुन्छ तर आजको कथामा आस्थाले आफ्नो खुबी र आफ्नो सकारात्मक पक्षलाई ध्यान नै नदिई खालि आफूमा अपाङ्गता भएकै कारणले कुनै पनि कुरामा आफू योग्य छैन भनी बस्न पनि त हुँदैन होला नि होइन त साथी तर छ नि साथी मलाई त प्रदीपलाई धेरै धेरै सराहना गर्न मन लाग्यो के सुयोग उसले आस्थाको अपाङ्गतालाई वास्तै नगरिकन कस्तो साँच्ची नै साँच्चो माया गरेको है माया भनेको त यस्तो पो हुनुपर्छ होइन र भन्या त्यो त हो नि कला फेरि प्रदीपले पनि त आस्थालाई उनको भावना इच्छा बुझेर पो माया गरेको हो त भने होइन साथी प्रदीप जस्तै अरू युवाहरूले पनि अपाङ्गता भएका साथीहरूलाई साथ दिए राम्रो व्यवहार गरे हाम्रो समाज पनि कस्तो रमाइलो हुन्थ्यो होला है त्यो त हो नि सुयोग हुन त हामी सबैजनाको आफ्नो सपना र इच्छाहरू हुन्छन् तर आफूमा अपाङ्गता भएकै कारणले आफ्नो सपना इच्छाहरूलाई दबाउन त भएन नि होइन त साथी हो नि बरु त्यसको साटो हामी सबै सक्षम छौँ भन्दै आफ्नो जिन्दगीको सपना इच्छा र गन्तव्य तय गर्नपट्टि सकारात्मक सोच र आत्मविश्वासका साथ अगाडि बढ्नुपर्छ होला के साथी फेरि एउटा भनाइ नै छ नि साथी कि सपना देख्न इच्छा गर्न वा रहर गर्न तिनीहरूले मात्र जानेका हुन्छन् जसमा त्यो कुरा पुरा गर्ने क्षमता र आत्मविश्वास हुन्छ त्यसैले साथी अपाङ्गता भएकै कारणले आफ्नो इच्छा चाहना रहर दबाउनु पर्छ भन्ने त छैन नि हुन त आजको हाम्रो कथामा जस्तै हाम्रा कति धेरै साथीहरूले आफूमा अपाङ्गता भएकै कारणले म यो कुराको लायक छैन अब म यो गर्नै सक्दिनँ म यो कुराको योग्य छैन भनेर सोच्ने गर्नुहुन्छ होला कि तर हामी सबैको आफ्नै आफ्नै खुबी हुन्छ आफ्नो आफ्नै क्षमता हुन्छ र हामी सबै सक्षम छौँ भनेर सोचौँ न एकचोटि आफूसँग भएको सकारात्मक पक्षहरू पनि केलाएर हेरौँ न साथी सही हो सही हो अनि त साथी सुयोगले भनेको कुरा पक्कै पनि सही हो फेरि अपाङ्गता भनेको त एउटा धारणा मात्रै हो जस्तो लाग्छ कि मलाई त जसलाई हामीले कुन रूपमा हेर्छौँ त्यसमा फरक पर्ने रहेछ के एकचोटि आफूलाई पनि आत्मविश्वासका साथ अरू सरह उभ्याइ हेर्ने हो भने हामीले आफ्नो र अर्काको लागि पनि गर्न सक्ने कति धेरै कुराहरू छन् के होइन त साथी त्यो त हो नि अब हुन त आजको कथामा जस्तै अझै पनि हाम्रो समाजमा अपाङ्गता भएका मान्छेले के गर्न सक्छन् र उनीहरूले पढेर के नै गर्न सक्छन् र भन्ने मान्छे पनि नभएका चाहिँ होइनन् कि हाम्रो समाजमा हतोत्साही गर्नको लागि तर उनीहरूले केही भने भन्दैमा हरेस खाएर वा अब मैले केही पनि गर्न सक्दिनँ भनेर सोच्न चाहिँ अवश्य पनि हुँदैन है साथी बरु उनीहरू सबैलाई गरेर देखाइदिन्छु भनेर अगाडि बढ्न सक्नुपर्छ होला र अपाङ्गता भएका साथीहरूको लागि हामी युवाहरूले पनि उचित वातावरण तयार गर्न सहयोग गर्न सक्छौँ होला नि होइन र कला अँ त्यो त पक्कै पनि हो नि सुयोग बरु यस्तै कुरा गर्दा एकचोटि मकवानपुरको एउटा विद्यालयमा यस्तै यस्तै प्रशंसनीय कार्य भइरहेको छ के जाउँ न बरु त्यहीँ गएर बुझौँ त्यहाँ के चाहिँ भइरहेको रहेछ भनेर हिटोडा पाँचमा रहेको बाल ज्योति माविमा तिनजना दृष्टिबिन बालबालिकाहरू बेलिबी सिकिरहेका छन् एक दुई तिन चार पाँच छ चिनिसकेका छ अब पहिला हामी के लेख्ने क लेख्ने कको नम्बर कति बेलरेपी सिकिसकेपछि उनीहरूलाई अन्य बालबालिकाहरूसँगै लगेर पढाउने पनि गरिन्छ अहिले कक्षा एक दुई चार पाँच र नौमा त्यसरी नै क्षमताका आधारमा बालबालिकाहरू अन्य साङ्ग बालबालिकाहरूसँग पढिरहेका छन् दृष्टिबिन स्रोत कक्षामा अहिले निवाटार दुई चिलाउने कि सोह्र वर्षीय रिना स्याङतान पढिरहेकी छिन् उहाँसँग के कुराकानी गरौँ तपाईँलाई दृष्टिबिन स्रोत कक्षामा पढ्न पाउँदा चाहिँ कस्तो लागेको छ त्यस्तै गरेर लगभग पाँच छ महिनादेखि चाहिँ यही दृष्टिबिन स्रोत कक्षामा फापरवारी चारकी बाँकी बाह्र वर्षीय सुन्तली माया स्याङदान पनि पढिरहनु भएको छ तपाईँलाई चाहिँ कस्तो लागेको छ पढ्न पाउँदा अन्य साङ्ग विद्यार्थीहरूसँगै पढिरहनु भएका हटिया छ गैरी गाउँका सोह्र वर्षीय विराज राई पनि हुनुहुन्छ तपाईँलाई चाहिँ अब अहिले पढिरहँदाखेरि कस्तो अनुभव भइरहेछ पहिला पढ्न नपाएको अवस्था र अहिले पढ्न पाउनुको अवस्थामा चाहिँ एकदम निकै नै राम्रो फिलिङ्स ममा चाहिँ आइरहेको छ म मकवानपुरमा पटक यो सञ्चालनमा आएको छ तपाईँलाई चाहिँ कस्तो अनुभव योभन्दा अगाडि चाहिँ हामी घरमा मात्रै बसिरहेको थियौँ अथवा कुनै कुनै संस्थाहरूमा ट्रेनिङ सिक्थ्यौँ ट्रेनिङ सिक्ने संस्थाहरूमा मात्र ट्रेनिङ मात्रै सिकाइन्थ्यो र पढ्नको लागि जोड दिइन्थेन र अहिले हाम्रो यस मकनपुर जिल्लामा नै बालज्योति स्कुलले नै ब्रेल लिपिबाट चाहिँ पढाउने भन्ने एउटा ब्लाइन्डको लागि अर्थात् दृष्टिविहीनको लागि चाहिँ शिक्षा लिएर आएको छ यो शिक्षा आउँदा चाहिँ एकदम हर्षित तुल्याएको छ बालज्योति मावि हेटुँडा पाँचले दृष्टिविहीन स्रोत कक्षा सञ्चालनका लागि प्लान नेपाल मकवानपुरले कोठे विद्यालय भवन सहित छात्रावासको पनि निर्माण गरेको छ र बालबालिकाहरू पढ्न पाउँदा निकै खुसी भएको उनीहरूले बताएका छन् गर्छन् दृष्टिबिन स्रोत कक्षामा पढाउने दृष्टिबिनै शिक्षक हुनुहुन्छ विदुर अधिकारी तपाईँलाई दृष्टिबिन बालबालिकाहरूलाई पढाउन पाउँदा चाहिँ कस्तो लागेको छ पढाउन पाउँदा चाहिँ एक किसिमले एकदमै खुसी लागेको छ अब यी बालबालिकाहरू पहिला चाहिँ घरमै थन्किएर बसिरहेको अवस्था थियो अब हामीले चाहिँ यहाँ यो स्कुललाई जब सञ्चालन गऱ्यौँ त्यहाँपछि यिनीहरू यहाँ आएर पढिरहेछन् अब यस्तो आँखा नदेख्नेहरूले पनि पढ्छन् भन्ने चाहिँ एक किसिमको यो जिल्लाकै एउटा नमुना स्कुल भएको र त्यसमा चाहिँ मैले पढाउनु पाउँदा म आफै चाहिँ एकदम खुसी छु समस्याहरू त अवश्य पनि छ अब हामीसँग विशेष गरी पाठ्य पुस्तकहरू नआइसकेको अवस्था हो सबैभन्दा मेन समस्या भनेको त्यो हो अब हामीले अब यिनीहरूलाई अब आवश्यक सुविधासहित अब हामीले राखेका छौँ शैक्षिक सामग्रीको चाहिँ अलिकति अभाव भयो दृष्टिबिन स्रोत कक्षा सञ्चालन गर्नका लागि सरकारले प्रति विद्यार्थी मासिक एक हजार रुपियाँ उपलब्ध गराउँदै आएको छ तथापि सो रकम पर्याप्त नभएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ यसरी नै नेपालका अन्य स्थानमा पनि दृष्टिबिन स्रोत कक्षा सञ्चालन गर्ने र त्यसका लागि सरकारसँगै गैर सरकारी संस्थाहरूले पनि आर्थिक सहयोग उपलब्ध गराउने हो भने अन्य साङ्गहरूले झैँ देख्न नसके पनि शिक्षाको उज्यालो घामबाट भने दृष्टिबिनहरूले पनि वञ्चित हुनु पर्दैन थियो कि क्षेत्रीय फिल्ड रिपोर्टर अशोक सुजन श्रेष्ठ हेटौँडा यस्ता यस्ता मजाका कुराहरू सुन्न पाउँदा कस्तो मन पनि आनन्द भएर आउने कला त्यही त गएको डिसेम्बरको तिन तारिकका दिन अन्तर्राष्ट्रिय अपाङ्गता दिवस भव्यताका साथ यस वर्ष पनि अन्य वर्षहरू जस्तै मनाइएको छ र हामी एसएसएमके टिमले पनि नेपालका विभिन्न सात जिल्लाहरूमा अपाङ्गता दिवसकै अवसर पारेर यो डिसेम्बर महिनाको पहिलो हप्ता युवा खेलकुद मेला आयोजना गर्यो नि साथी र यो मेलाको बारेमा तपाईँहरूलाई थप जानकारी हामी हाम्रो अघिल्ला कार्यक्रमहरूमा दिने नै छौँ तर एउटा कुरा के साथी हामीले अपाङ्गता भएका साथीहरूको लागि वर्षमा यो एक दिन मात्र जे जति धुमधामसँग कार्यक्रम गरे पनि अरू दिन चाहिँ चुप लागेर बस्यौँ भने त्यो दिनको औचित्य नै रहँदैन होइन र साथी बरु साथी हामी युवाहरूले पनि आफ्नो गाउँठाउँबाटै अपाङ्गता भएका साथीहरूलाई सहयोग गर्न ससानै प्रयासहरूबाट पनि त सुरु गर्न सक्छौँ नि त्यही त नि फेरि हाम्रो देशमा अपाङ्गता सम्बन्धी के कस्तो कानुनी व्यवस्था छ त्यो पनि त हामी युवाहरूले बुझ्न आवश्यक छ नि होइन त भने हो नि सुयोग त्यसैले एकचोटि बारेमा कुरा गर्न एनएफडिएन नेपालका मनोज गोइयाजीसँग कुरा गर्न जाउँ न त ल गरौँ न त गरौँ म मनोज गोइवार राष्ट्रिय अपाङ महासङ्घमा म एएमसी स्टाफ भएर यहाँ काम गरिरहेको छु नेपालको सन्दर्भमा जहाँसम्म यो कानुनी व्यवस्थाहरू यसो अध्ययन गर्दाखेरि के पाइयो भने अब अपाङ संरक्षण तथा कल्याण ऐन दुई हजार उनाचालिस छ होइन जसमा चाहिँ अपाङ्गता भएका व्यक्तिहरू सम्बन्धमा बोलेका केही कुराहरू छन् र अहिलेसम्मकै परिप्रेक्षमा हेर्ने हो भने अब भत्ता सम्बन्धी कुराहरू भए निशुल्क स्वास्थ्य स्वास्थ्य सेवा भए शिक्षाका लागि भए होइन शिक्षामै पनि छात्रवृत्ति छात्रवृत्तिहरूका लागि भए होइन अनि त्यसपछि यातायातमा भयो यातायातमा फोर्टी फाइभ पर्सेन्ट अपाङ्गता भएका व्यक्तिहरूलाई छुट दिने जस्ता कुराहरू छन् अहिले हुन त अपाङ्गता भएका व्यक्तिहरूको अधिकारलाई सुनिश्चित गर्न त खोज्या हो तर त्यो ऐन कस्तो रह्यो भने अहिले पनि कल्याणकारी रूपमै त्यो ऐन छ होइन होइन अब नयाँ संविधानमा यसलाई चाहिँ अड्रेस होस् भनेर हामीले विभिन्न तहबाट चाहिँ प्रयास चाहिँ गरिरहेछौँ के छ भने महासङ्घकै उसमा हेर्ने हो भने एनसिडब्लुजी माध्यम होइन एउटा national coordination group working group छ कि उहाँहरूले चाहिँ अब व्यक्तिगत तहमा चाहिँ काम गरिराख्नु भएको छ र सबभन्दा पहिला त के हो भने अपाङ्गता भनेको के हो त्यो चाहिँ अब चाहिँ अलिक पहिलाको धारणाबाट अलिकति नयाँपन र भनौँ न परिमार्जित रूपमा चाहिँ हामीले अलिकति बुझ्नै पर्छ अपाङ्गता भएका व्यक्तिहरूलाई एउटा कुनै खास एउटा कुनै बक्समा गएर राखिदिने होइन कि सामाजिक एउटा मेन स्ट्रिमिङमा ल्याउनलाई युवाको ठुलो महत्त्वपूर्ण भूमिका हुन्छ त्यो भूमिकाहरू कहाँ कहाँ देखिन्छन् भने तपाईँको विद्यालय स्तरदेखि लिएर कलेज स्तरसम्मका कुराहरूमा आउँछन् जहाँ अपाङ्गता भएका साथीभाइहरू उहाँहरू पढ्न रुचाउनुहुन्छ जान चाहनुहुन्छ र सोसल रेस्पोन्सिबिलिटीको रूपमा हाम्रै यो समाजकै एउटा सदस्य हो भनेको रूपमा चाहिँ एउटा एटिट्युड्सबाटै होइन एउटा अवधारणागत रूपमै चाहिँ युवाहरूले चाहिँ उहाँहरूलाई चाहिँ एक्सेप्ट गर्न सक्नु पऱ्यो अर्को कुरो जुन युवा युवाहरूको लागि म अब जस्तै भएकै कानुनहरू छ नि मैले भने नि भर्खरै जस्तै यातायातका कुरामा भए शिक्षाका कुरामा भए स्वास्थ्यको कुरामा भए रोजगारकै कुरामा भयो होइन अब यस्ता कार्य कार्यान्वयन पक्ष को त अरू अरू निकायमा हेर्दाखेरि यसो विचार गर्दाखेरि युवाहरूको पर्याप्त पहल भएको देखिन्छ जस्तै कार्यान्वयन पक्षको लागि तर अपाङ्गता भएका व्यक्तिहरू आफै त्यस्तो किसिमको आन्दोलन गर्न नसक्ने एउटा भनौँ न यसलाई चाहिँ अब यसलाई अब चाहिँ सरकार पक्षले पनि र सम्बन्धित निकायहरूले पनि यसलाई चाहिँ एकदमै लुजु किसिमले लिइदिने र जुन नियम कानुनले दिइसकेको कुरा हो त्यो कुरा पनि अब कार्यान्वयनमा युवाहरूले चाहिँ हामीले पनि एउटा सामाजिक दायित्व पुरा गर्नलाई र समाजमा चाहिँ अब नेपालको कानुनहरूलाई चाहिँ यसो इम्प्लिमेन्टेसन गर्नको लागि युवाहरूले हामीले सघाउनु भयो भने हामी अत्याधिकै कृतज्ञता सहायता दिन्छ नेपालकै हेर्ने हो भने नाइन्टी एट पर्सेन्ट भन्दा पनि माथिका विद्यालयहरू अपाङ्ग मैत्री छैन जबकै कुरा गर्ने हो भने जहाँ जब पाएको छ उनीहरूको अपाङ्ग मैत्री त्यो वातावरण अफिसको भइदिँदैन यी यथावत कुराहरूमा चाहिँ युवाहरूले चाहिँ यसरी हात बटाउन थाल्नुभयो भने पक्कै पनि हामी आफ्नो अधिकार संरक्षण गर्नलाई चाहिँ अलिकति हामीलाई सहयोग मिल्छ कि जस्तो पनि लाग्छ साथसाथै विभिन्न राजनीतिक दलहरू भए होइन उहाँहरूलाई पनि के भन्छौँ भने तपाईँहरू पनि आफ्नो प्राथमिकीकरणमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी तपाईँहरूले पनि बोलिदिनु पर्यो जस्ता कुराहरू चाहिँ अब यहीँ भनौँ न तपाईँकै मार्फत तपाईँकै यो साथीसित मनका कुराको मार्फत चाहिँ यो कुरा म पुर्याउन चाहन्छु हुन त मनोजीले भन्नुभएको जस्तै के साथी हाम्रो देशमा अहिले पनि अपाङ्गता अधिकार सुनिश्चित गर्ने कानुन नै नभएको त होइन तथापि थप प्रावधानहरूको आवश्यकता पनि नभएको चाहिँ होइन तर पनि किन अपाङ्गता अधिकार सुनिश्चित चाहिँ हुन नसकेको होला है त्यही त सुयोग तर भएका कानुनहरूको पनि राम्ररी कार्यान्वयन गर्न सके र नयाँ कानुनहरू पनि राम्ररी लागू गर्न सके त अपाङ्गता भएका साथीहरूको अधिकार सुनिश्चित गर्नको लागि मनोजीले भन्नुभयो जस्तै अवश्य पनि राम्ररी सम्भव छ नि होइन त साथी त्यो चाहिँ हो नि अनि अझ हामी युवाहरूले पनि आफ्नो आफ्नै ठाउँबाट अपाङ्गता भएका साथीको लागि के राम्रो गर्न वा सहयोग गर्न सके र स्वयं अपाङ्गता भएकै साथीहरूले पनि आफूमा भएको अपाङ्गतालाई आफ्नो कमजोरी नठानी अगाडि बढ्दै गएमा त असम्भव केही पनि छैन होला होइन त साथी त्यही त नि अझ यो अपाङ्गता अधिकार सुनिश्चित गर्नको लागि स्वयं अपाङ्गता भएका साथीहरूको पनि धेरै धेरै भूमिका हुन्छ नि पक्कै पनि साथी अपाङ्गता अधिकार सुनिश्चित गर्न स्वयं अपाङ्गता भएका साथीहरूको कस्तो भूमिका हुनुपर्छ जस्तो लाग्छ तपाईँको विचार हामीलाई हाम्रो पैसा नलाग्ने टोल फ्री भियुवाई एसएमएस फोनमा पठाउनु होला है जसका लागि मोबाइलको मेसेज बक्समा गएर भिओवाई टाइप गरेर खाली ठाउँ छोडेर आफ्नो विचारहरू लेखेर ब्यालेन्स नघट्ने एसएमएस नम्बर चार चार शून्य शून्यमा पठाउनु होला है साथी हेलो अनि नमस्ते त अझै पनि यो कार्यक्रम सुन्छस् बकवास कार्यक्रम नाटक पनि छोटो बज्छ गीत पनि बजाउँदैनन् यो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 हुने त होइन नि के अपाङ्गलाई अवसर चाहिँदैन र र अहिले म आइकम प्रथम वर्षमा पढ्दैछु तर गाउँमा कसैले यो विषय त राम्रो होइन पढेर के पाइन्छ र जागिर पनि पाइँदैन आदि भन्नुहुन्छ म उहाँहरूलाई पढ्नु भनेको जागिर खान मात्र नभई ज्ञान लिई आफ्नो व्यवहार परिवर्तन गर्नु हो भनेर सम्झाउँछु तर उहाँहरू बुझ्दै बुझ्नुहुन्न अब म के गरौँ भनेर लेख्नु भएको छ मलाई त सबैभन्दा पहिला साथीले आफ्नो पढाइलाई निरन्तरता दिनुभएको र अपाङ्गता परिचय पत्र लिनुभएकोमा साथीको कार्यको धेरै धेरै प्रशंसा गर्न मन लाग्यो है नत्र त हाम्रो कति धेरै साथीहरूले अपाङ्गता परिचय पत्र नै भएको हुन्न नि उहाँहरूलाई यसको बारेमा थाहा नै हुँदैन त्यही त सुयोग बरु साथी अब यो परिचय पत्र लिइसक्नुभयो यसलाई प्रयोग भने कसरी गर्दै हुनुहुन्छ त यसबाट पाइने सुविधाहरू अवसरहरूको बारेमा चाहिँ साथीले बुझ्नु भएको छ कि छैन जिज्ञासा लाग्यो कि मलाई त त्यसको बारेमा राम्ररी बुझ्नुपर्छ होला साथी त्यही त नि साथी जस्तै सरकारले नै पनि अपाङ्गता भएको नागरिकहरूको लागि शिक्षा स्वास्थ्य र रोजगारीमै पनि विभिन्न आरक्षण कोटा र सहुलियतका अवसरहरू प्रदान गरेको छ त्यसबारेमा पनि तपाईँले बुझ्नु भएको छ कि छैन त्यो त हो सुयोग हुन त साथी हामी बुझ्न सक्छौँ आफूले चाहेको जस्तो अवसर नपाउँदा नराम्रो अथवा निराश लाग्नु त ठिकै नै हो अवसर पाउनु पक्कै पनि गाह्रो हुन्छ त्यसैले हामी आफैले नै आफूलाई पहिला नै तयार गर्दै लानुपर्छ जस्तो लाग्छ के जस्तै नि साथी तपाईँले अवसर पाइन त भन्नुभएको छ तर तपाईँले कस्तो प्रकारको अवसर खोज्नु भएको हो तपाईँको रुचि केमा छ त्यसको लागि आफूलाई कसरी तयार गर्दै हुनुहुन्छ यी सबै कुराहरूमा पनि राम्ररी ध्यान पुर्याउनु पर्छ होला त्यसैले सबैभन्दा पहिला त हामी कपिल वस्तुकी साथीले आफ्नो खुबी रुचि र आफ्नो सबल पक्षलाई केलाएर वास्तवमा तपाईँले खोजेको अवसरहरू कस्तो खालको र कुन क्षेत्रमा हो भनेर निर्णय गर्नुपर्छ होला र ती कामका अवसरहरू प्राप्त गर्न तपाईँमा के कस्ता सिपहरू आवश्यक पर्छ भनेर त्यही अनुसारको निर्णय गर्दै आफ्नो क्षमता बढाउँदै जानुपर्छ होला जस्तो लाग्छ कि साथी र साथी यो आफ्नो मान्छे भयो भने मात्र काम पाइन्छ भन्ने जस्तो कुराहरू त हामीले पनि धेरै सुनेका छौँ तर हेर्नुहोस् न हामी आफूमै सक्षम भयौँ भने कुनै क्षेत्रमा आफ्नो पूर्ण रूपले दक्षता हासिल गर्यौँ भने त अवसरहरू नपाइने त कुरै हुँदैन जस्तो लाग्छ के मलाई किनकि कुनै पनि कामका लागि आवश्यक मापदण्ड भनेको त त्यस कार्यमा गर्न सक्ने क्षमता हो नि न कि आफन्त हुँदैमा पाइने भन्ने त्यसैले आफ्नो क्षमताको विकास गर्न सके त काम पाइहालिन्छ नि होइन त साथी किनकि कुनै पनि कामका लागि आवश्यक मापदण्ड भनेको त्यस कार्य गर्न सक्ने क्षमता नै हो नि न कि आफन्त हुँदैमा पाइने भन्ने त्यसैले साथी आफ्नो क्षमताको विकास गर्न सके त काम त पाइहालिन्छ नि होइन र हो नि एक दुईचोटि असफलता भयो भन्दैमा हरेस नखाइकन नयाँ नयाँ अवसरहरू कहाँ छ त्यसको बारेमा कहाँबाट जानकारी पाउन सकिन्छ भन्ने कुरामा चासो राख्ने आफूले पाउने अवसरका लागि बोल्ने पहल र प्रयास पनि गर्न सक्नुपर्छ होला एकचोटि नहोला दुईचोटि नहोला तर सकारात्मक सोच राखेर रा, प्रयास जारी राख्न चाहिँ सक्नुपर्छ होला क्या हामीले हो नि र जस्तै नि साथी तपाईँसँग भएको परिचय पत्रकै आधारमा तपाईँले स्थानीय स्तरको स्कुल कलेजहरूमा छात्रवृत्ति पाउन सक्नुहुन्छ वा गाउँ विकास समितिले नै प्रदान गर्ने विभिन्न सुविधा र तालिमहरूमा तपाईँले आफ्ना लागि स्थान र अवसरका लागि पनि पहल गर्न सक्नुहुन्छ नि अझ अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरूले नै पनि तपाईँ हाम्रै समुदायमा पनि विभिन्न सहयोग र अवसरहरू प्रदान गरिरहेका हुन्छन् कि तर तिनको खोजी र पहिचान त आफैले गर्न सक्नुपर्छ होला नि होइन साथी यदि प्रयास गर्दै जाने हो र आफूले खोजेको जस्तो अवसरको लागि आफूलाई तयार गर्दै जाने हो भने त अवसर त पक्कै पनि पाइन्छ है साथी तर त्यसका लागि आफ्नो क्षमता सिपको चाहिँ विकास गर्न सक्नुपर्छ होला तपाईँले आफ्नो पढाइलाई पनि प्राथमिकताका साथ अगाडि बढाउन सक्नु भएमा भविष्यमा अझ राम्रा अवसरहरू प्राप्त गर्न सक्छौ नि होइन र साथी अब पढाइकै कुरा निस्केको बेला अनि साथीको अर्को समस्या अरूहरूले पढेर के नै हुन्छ भन्ने कुरामा चाहिँ साथी पढाइ या भनौँ कुनै पनि विषय भनेको आफैमा राम्रो नराम्रो भन्ने कहिले हुँदैन जस्तो लाग्छ कि हामीलाई हामीले कतिको राम्ररी ती कुराहरू लिन सक्छौँ या कतिको मेहनत गरेर पढ्न सक्छौँ भन्ने कुरामा भर पर्छ होला के पक्कै पनि साथी र फेरि अरूहरूले त्यो विषय पढेर के गर्ने केही हुँदैन भनेर भन्दैमा के हुन्छ र साथी भविष्यमा के गर्ने नगर्ने भन्ने कुरा त तपाईँको आफ्नो आत्मविश्वास र दृढ निश्चयमा भर पर्छ नि फेरि अरूले के भन्छन् भन्दा पनि आफूलाई कुन विषयमा रुचि छ भन्ने कुरा पो महत्त्वपूर्ण हुन्छ त होइन र साथी हो नि है अब तपाईँलाई यही विषय राम्रो लाग्छ यही पढेर राम्रो गर्न सक्छु जस्तो लाग्छ भने त अर्को कुरा किन सुन्नु साथी मेरै कुरा गर्नु छ भने त मेरो विचारमा तपाईँलाई थान्नु भएको विषय निकै राम्रो बरु भन्नेहरूलाई म यो गरेर देखाइन्छु भनेर अझ इख लिएर आफ्नो पढाइमा मेहनतको साथ ध्यान केन्द्रित गर्न सक्नुपर्छ होला त्यसैले साथी उनीहरूले केही भने भन्दैमा आफू र आफ्नो पढाइप्रति नै शङ्का गर्नतर्फ नलागि मैले प्रगति गर्दै गरेकाले उनीहरूले डाड गरेका हुन् भनेर आफू खुसी भएर अझै अगाडि बढ्दै जानुपर्छ होला के साथी हो नि तर साथी महत्त्वपूर्ण कुरा चाहिँ के जस्तो लाग्छ भने नि हामीले ममा अपाङ्गता छ म अरूसँग प्रतिस्पर्धा गर्न सक्दिनँ भनेर आफूलाई अवधारणागत बाधाले जहिले पनि छेकिराखेका हुन्छौँ कि तर त्यसरी नछेकी म पनि अरूभन्दा के कम छु र हामी सबै सक्षम छौँ भनेर अगाडि बढ्न सकेमा सफलता हात नलाग्ने चाहिँ होइन कि साथी र यी अनि यस्ता कुराहरूका बारेमा तपाईँले आफ्ना परिवारका सदस्यहरू वा साथीहरूसँग पनि प्रभावकारी रूपमा कुरा गरेर सहयोग लिन पनि त सक्नुहुन्छ नि उहाँहरूले पनि तपाईँलाई पक्कै सहयोग गर्नुहुन्छ नि साथी त्यसैले अरूका कुरा नसुनी खुसी साथ अगाडि बढ्दै र पढ्दै जानुहोला भन्दै हामीलाई पत्रचार गर्नुहोला भनेर भविष्यका लागि धेरै धेरै शुभकामना छ है साथी तपाईँलाई साथीलाई शुभकामना त दिउँ हेर तर मलाई आजभोलि अलिक कमजोरी कमजोरी महसुस भइरहेको छ कि हेर न यस्तो हट्टाकट्टा मान्छे दुब्लाएर कस्तो मुरले जस्तो हुन गएर छैन भने डर भइसक्यो न के पहिला चाहिँ निकै नै मोटो भए जस्तो हट्टाकट्टा अरे ल कला तर म दुब्लाउनुको पनि छुट्टै कारण छ कि ल भन नि त भन के कारण हो त्यस्तो अब त्यो कारण चाहिँ म गीत गाएर भन्छु है साथी अरे फेरि गीत अरे ल यो कलाको मायामा उकाली र ओराली हे साथी यो कलाको हे साथी हे साथी नि जति बेला पनि गीत नै गाउनु पर्छ है तिमीलाई त्यो केही न केहीको स्वरमा के फेरि हेर कला यो गीत गाउनुको पनि छुट्टै कारण छ दुःख परेपछि गीत गाएर दुःख भुलाउँदैछु म साथी कति नाटक गर्न सकेको यो मान्छेले अहिले भर्खरैसम्म चम्की चम्की बोलिरहेको मान्छे अहिले चाहिँ दुःख पर्यो अरे ल के दुःख पर्यो नि फेरि त्यस्तो अब साथीसँग छुट्टिने बेलामा पनि दुःख लाग्न नपाउनु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 यानि कि सात शून्य सात शून्यमा पठाउन सक्नुहुन्छ र इमेल मार्फत हामीलाई सम्पर्क गर्न सिडब्लु फ्रेन्ड्स एट हटमेल डट कम सिडब्लु एफआरआइइएनडिएस एट हटमेल डट कममा इमेल पठाउनुहोला भन्दै कार्यक्रमबाट सम्पूर्ण टिम सबिन आयुष स्वर्णिमा र म सुयोग र म कला पनि अर्को हप्ता भेट्न आउने वचनका साथ बिदा माग्न चाहन्छौ नमस्ते बाई बाई फेरि भेटौँला